ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा भरतपुर स्थित नेपाल पोलिटेक्निकल इन्स्टिच्युटका दुई विद्यार्थीको अप्रत्याशित मृत्यु भएको छ कलेजका अनिराशिबु क्याम्पस कमिटीका सदस्य कुशल खड्काको मोटरसाइकल दुर्घटनामा परि शुक्रबार बिहान मृत्यु भएको हो पश्चिम चितवनको रामपुर नजिक देवीचोकमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका खड्काको उपचारका क्रममा बिहान मृत्यु भएको हुने सवार ग सात प साठी उनपचास नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहिबार साँझ दुर्घटना हुन पुगेको जिल्ला प्रहरीकारले चितवनले जानकारी दिएको छ यसैगरी चितवन राष्ट्र निकुञ्जभित्र लाग्ने विक्रम बाबाको मेला भरेर फर्केको ट्र्याक्टर शुक्रबार दिउँसो धनौजीमा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् पटियानी गाविस भवन नजिकैको घुम्तीमा बसलाई ओभरटेक गर्ने क्रममा तीव्र गतिमा रहेको ना तिन त सत्तालिस शून्य पाँच नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो मृत्यु हुनेमा कठार का तेह्र वर्षका बालक रहेका छन् यस्तै मध्ये केहीको अवस्था गम्भीर रहेको इलाका प्रहरीकारले कार्यालय गीतानगरले जानकारी दिएको छ सप्तरी मकवानपुर र पर्वतमा भएका गाडी दुर्घटनामा तीनजनाको ज्यान गएको छ सप्तरीको भारतमा बिहिबार राति साढे नौ बजे ट्र्याक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको ज्यान गएको छ हनुमान नगरबाट राजविराजका लागि छुटेको को नौप एकहत्तर पचास नम्बरको मोटरसाइकल नम्बर नौकलेको ट्याक ट्र्याक्टरसँग ठोकिँदा सप्तरीको राजविराजका कमल शाहको ज्यान गएको हो मकवानपुरको मनरीमा बिहिबार राति एघार बजे बस र ट्रकको टकिँदा एकजनाको ज्यान गएको छ अठारजना